अब आठौँ अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे यस्तो पनि विष्णु सङ्ग्राम भूमिबाट अन्तर्धान भएपछि भएर गएपछि ती बाँकी रहेका देवता यक्ष नाग गन्धर्व किन्नर दैत्य सबै हाहाकार गरेर दस दिशामा भागे तिनीहरू आपुसमा कुरा गर्न लागे अब दक्ष प्रजापतिको प्राण बस्न सक्दैन किनभने नारायण जस्ताको सुदर्शन चक्र मिथ्या भयो जुन चक्र उठाए विष्णु खडा भइरहँदा महादेव पनि टेक्न सक्नुहुन्न थियो यस्ता नारायण पनि भागे हाम्रा क्षुद्र पराक्रमले के गर्न सकुला तस्मात आफ्नो आफ्नो प्राण बचाउनु नै बुद्धिमानी हो भनेर दस दिशा भागे नारायण प्रवृत्ति देवता यक्ष गन्धर्व नाग दस दस दिक्पाल समेत आफ्नो प्राण बचाएर भागेको देखेर काल समान भएका ती वीरभद्र जिब्रो टोकी नागले सास फेरि चाहिँ सास फेरि सुस्केर हाली वर्षाकालको मेघ गर्जे गर्जे जाइ लागि दक्षको टुप्पी समाए भुइँमा पछाडि बोध गराए हे पापिष्ट दक्ष तैँले श्री महादेवको नराम्रोसित निन्दा गरिस् आफ्नै छोरीको हत्या गरिस् त जस्तो पापी यस संसारमा अर्को कोही छैन त्यो बौला महादेवलाई नटाके मलाई के होला भने त्रिभुवनका मालिकको निन्दा गरिथिस् अब यस अवस्थामा तेरा रक्षक ज्वाइँहरू कता गए तिनीहरूको गुहार मागी प्राणको रक्षा गर तेरो यज्ञ बिना शङ्करले पुरा हवस् अब तैँलाई पनि यसै यज्ञमा होम नसके हामी सबैलाई सन्तोष होला भनी अनेक तरहले बोध गराई दक्ष प्रजापतिको शिर छुट्याई अग्निकुण्डमा होमिदिए यस्ता त्रह दुष्ट समार गरेको देखेर महाकाली आदि चौसठी योगिनी नन्दी भृङ्गी विषम ज्वर भूत प्रेत पिसाचहरूले एकेश्वरले शिवनिन्दक दक्ष प्रजापतिको नाश गर्यो धन्य धन्य तिमी समान बलियो यस संसारमा हुन दुर्लभ छ भनी स्तुति गरे त्यसपछि दक्ष प्रजापतिकी स्त्री बिरणीले आफ्ना स्वामीको शिर छुट्याएर यज्ञकुण्डमा कुण्डमा होमेको देखेर बहुत बहुतै अधरे भई ठुलो बतासले केराको थाम ढल्ला चाहिँ भूमिमा ढलिन् र मुर्चा परिन् फेरि <coughs> फेरि चेष्टा भयो र शोक गर्न लागिन् हे स्वामी मलाई यस्तो अवस्थामा पारे अनाथ पिलाई तिमी कता गयौ जगदीश्वर महादेवलाई एकैमा नडाक्ता यस्तो भयो यो काम तिमीले नजानेर गरेको हो हे मुढ ठुलो अभिमान मनमा लिएर शिवको निन्दा गर्दा छोरीले प्राण त्यागी आफू पनि मृत्युमा प्राप्त भयो मेरो यो अवस्था भइरहेछ भरि नाना तरहले शोक गरी वीरभद्रसित हात जोडेर विनम्र भएर विन्ती गरिन् हे ईश्वर हे वीरभद्र यी दक्ष प्रजापति मूढ अज्ञानी हुन् साथै अहङ्कारी पनि हुन् तिनलाई कुनै चेष्टा पनि छैन यस्ता मूर्खलाई नासी तपाईँको के नाम चल्ला मलाई विधवा नतुल्याई स्वामी वरदान देऊ मेरा मरेका पतिलाई बिउताई मेरो उद्धार गर हे वीर आफैले सृष्टि गरी फेरि आफैले सम्हार गर्नु योग्य छैन छैन प्रभु पनि तिमी सृष्टि स्थिति र समार गर्ने महारुद्र पनि तिमी महादेव पनि तिमी आदि अनादि नभएका ब्रह्मा विष्णु शिव जे पनि तिमी जे हे भक्तवत्सल मेरो मुख हेरी दक्ष प्रजापतिका सब अपराध क्षमा गरी बचाई मलाई सौभाग्यवान गर सौभाग्य दान गर भनेर स्तुति गरेको इन्द्रादी देवताले सुनेर आकाशबाट पुष्पवृष्टि गर्दै हे वीरभद्र दक्ष प्रजापतिलाई जियाएर बिरणीलाई सन्तोष दिनुहोस् भनेर आकाशवाणी गरे यस्तो देवताले आग्रहपूर्वक बिन्ती गरेको सुनेर बिरणीको साह्रै आर्द्र भावको चिन्तायुक्त मुखदेखि करुणा उत्पन्न भयो र बिरणीका मुखतिर हेरेर भने हे बिरणी तिम्रो स्तुति देखेर म प्रसन्न भएँ तिमीलाई स्वामी वर दिएँ तर तिम्रो स्वामीको शिर मैले अग्निकुण्डमा हालिसकेँ अब यज्ञमा बलिदान दिएर दिएको बोकाको टाउको जोरेर जियाइदिन्छु किनभने यसले जगदीश्वर महादेवको निन्दा गर्यो यो पशु हो यसै उसले पशुको इटाउको झोरिदिन्छु यस्तो वीरभद्रको दयाले युक्त भएको वचन सुनेर बिरणीले हुन्छ भनिन् र अञ्जली जोरी उभिरहन् अनि वीरभद्रले यज्ञशालाबाट बोकाको टाउको ल्याएर पछिल्तिर मुख फर्काई जोरेर दक्ष प्रजापतिलाई जिलाइदिए दक्ष प्रजापति भ्युतेपछि बिरणीले बडो सन्तोष माने छागमुख अर्थात् बोकाको टाउको भएको पतिले सही भई महाकाली वीरभद्रलाई साष्टाङ उसँग दण्डवत गरी आफ्ना घर गए वीरभद्र महाकाली पनि देवता यक्ष गन्धर्व किन्नर नागादी र दशका दक्षका सेना मारे यज्ञ विध्वंस पारे नन्दी भृङ्गी चतष्ठी योगिनी भूत प्रेत पिसमज्व र प्रमथ प्रमथगण समेत त्यहाँबाट अन्तर्ध्यान भई कैलाशमा पुगेर महादेवलाई धन्यवाद गरेर गरी हे ईश्वर तपाईँको आज्ञाले दक्षको यज्ञ विध्वंस पारे देवता यक्ष गन्धर्व किनरा आदि गन्धर्व आदि त्यसका रक्षक सबैलाई विध्वंस पारी दक्षको शिर छुट्याई अग्निकुण्डमा होमिसकेपछि भिरणीले आफ्ना स्वामीको दक्ष प्रजापतिलाई आफ्ना स्वामी दक्ष प्रजापतिलाई मरेको देखेर साह्रै करुणा स्वरले विलाप गर्न लागि त्यो देखेर मैले अग्निकुण्डमा बलिदान दिएको बोकाको टाउको ल्याएर पछिल्लोतिर मुख फर्काई झोरी दक्ष प्रजापतिलाई जिहाइआएँ भनेर बिन्ती गरे त महाले सन्तुष्ट भई हे वीरभद्र महाकाली तिमी धन्य रहेछौ <clears throat> म सन्तुष्ट गराए भने दुवैलाई आफ्ना शरीरमा लिन गराए यति काम गरिसकेपछि महादेवले सतीदेवीलाई सम्झि दक्ष प्रजापतिले यज्ञ गरेका ठाउँमा घेर्दा अग्निकुण्डमा प्रवेश गरी सुतिरहेकी सतीदेवीलाई देखेर हा सती कैलाश शून्य गराई मलाई एक्लै छाडी कता गयो भन्दै साह्रै अधैर्य भई रुख ढलेझै पृथ्वीमा ढली मुर्छा परे केही बेरपछि चेष्टा भएर हे प्राण प्यारी अब मैले यस संसारमा मास्नु व्यर्थ छ एकछिन पनि नछाडी मेरै मुखियाजी बसी मैले भनेका कथा पुराणमा भुलिरहन्थ्यौ मैले भनेको वचन नमान्दा तिम्रो यो अवस्था भयो मेरो यो हालत गरायो भने मुर्कीले जोरसित छाती राति ठोकी आँखाबाट वर्षा कालमा आकाशबाट जल वर्षे मोतीका दाना जस्ता आँसुका धारा बगाई फेरि भन्दछन् हे प्यारी कतै गएर आउँदा कमण्डलुली गोडा धोइदिन आउने गर्दथ्यौ हे प्यारी मेरो खाने वस्तु बिस माग्दत्रो यो मेरा स्वामीले खाने वस्तु भनेर रक्षा गरिराख्दथ्यौ अब कसले रक्षा गरिदेला ती बिना मेरो चित्त कसरी दृढ रहला पनि कहिले काखमा लिने कहिले अङ्कमाल गर्ने कहिले मुख हेर्ने कहिले मै खाने कहिले छातीमा हात राख्ने कहिले अङ्कमाल गर्ने कहिले सती देवीको हात समाई आफ्नो छातीमा राख्ने यसरी अनेक तरहका शोक गरी सती देवीको मृत शरीर पीठमा बोकी बहुला जस्ता भएर पृथ्वीमा भ्रमण गरी हिँडे महादेवले पीठमा कि हुनाले गलित र दुर्गन्ध केही पनि भएनन् निधाएकी जस्तै भएर रहरी भइन् इति श्री स्कन्द पुराणे माघमात्मे कुमार श्री शिष्ठस्थानी परमेश्वर्या व्रतकथायाम् महादेव पृथ्वी भ्रमण गमनम नाम अष्टमोध्याय